अभिव्यक्तिको अर्को माध्यम उद्गार औंसीको रातमा ठूला ठूला असिनाले सिसाको झ्यालमा हाने जस्तै दुःख लाग्यो सुनेर सम्बन्धका लागि माङ्गालिक होला भलै तर मलाई रामौराम अमंगल नै लाग्यो यसैका बारेमा खबर सुन्नु सुनाउनु प्रत्यक्ष मार्फत जे भए पनि केही राम्रो र केही नराम्रो अनुभूत पक्कै हुन्छ अभिव्यक्त नहुन सक्छ सजिलै त्यो अर्कै कुरा हो त्यो अर्कै कुरा हो खै भनौ कि नभनौ जस्तो भएको छ भनौ कि नभनौ निबन्ध शिल्पी श्री ओम श्रेष्ठ रोदनका यिनै निबन्ध हरफबाट आजको उद्गारको उठान गरेका छौं कार्यक्रम उद्गार सुनेर बसिराख्नुभएका सम्पूर्ण सृजनशील मनहरूमा प्राविधिक साथी सुलोचना बज्राचार्य र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौं अभिव्यक्तिको अर्को माध्यम उद्गार आजको उद्गारमा हुनुहुन्छ निबन्ध शिल्पी श्री ओम श्रेष्ठ रोदन उहाँको पछिल्लो निबन्ध कृति हो भनौ कि नभनौ यही कृति हातमा लिएर आजको कार्यक्रम उद्गारको उठान गरेका छौं र निबन्ध शिल्पी श्री ओम श्रेष्ठ रोदन यतिखेर रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम उद्गारमा हुनुहुन्छ म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम उद्गारमा धन्यवाद यिनै हरफहरूले भेटाएको है हामीलाई यो स्टुडियोमा फेरि फेरि भेट पर्यो यही निबन्धका हाराफाटले हजुर पुस्तक त थुप्रै छापिसक्नु भएको है कतिौँ कृति बाह्रौँ कृति होइन बाह्रौँ कृति हजुर धेरैले चिन्दाखेरि नै निबन्धकारै भनेर चिन्नुहुन्छ नि त यहाँलाई एक किसिमले अब सुरुदेखि त्यसैमा बढी अलिक बढी लागियो लेखियो त्यही कारणले पनि होला लेख्न त धेरै विधामा लेखिन्छ तर पनि एउटा परिचायक विधा भनेको निबन्ध नै हो भन्ने लाग्छ संवेदनाका स्वरहरू निकाल्नुभयो चौन्न सालमा हजुर पचपन्नमा अर्थहीन अर्थहरू निकाल्नुभयो समयका सम्भावनाहरू उन्साठी सालमा निकाल्नुभयो एक्लो परिचय उनासत्तरीमा निकाल्नुभयो यो पछिल्लो भनौँ कि नभनौ त हाम्रो हातमा छँदैछ नियात्रा पनि त्यसै गरी निकाल्नु भएको छ समुद्र पारी समुद्र वारी साठी सालमा निकाल्नुभयो नबिर्सने दिनहरू बैसठीमा निकाल्नुभयो लघुकथा पनि त लेख्नुहुन्छ नि हजुर लघुकथा त लेख्छु आँखी झ्याल अन्ठाउन्नमा है हजुर त्यो हस्तलिखित हो हस्तलिखित निकाल्नु भएको भ्रम मार्ग यो सतसठीमा निकाल्नुभयो पैंतालिस सालको कुरा पनि सम्झेँ मैले <laughs> ललिता भन्ने कविता संग्रह पनि निकाल्नु भएको मेरो पहिलो पुस्तक नै त्यही हो सरगम सत्तालिस सालमा निकाल्नु निकाल्नुभयो हजुर अनि स्रष्टाहरूसित भेटवार्ता गरेको पनि संग्रह निकाल्नु भएको छ नि प्रसङ्ग प्रसङ्गवश हजुर पुरस्कारहरू पनि थुप्रै पाउनु भएको छ अलिअलि मूल्याङ्कन भएको छ यो भनौ कि नभनौ को लोकार्पणमा हृदय खोलेर निम्ता गर्नुभएको थियो व्यस्तताको कारणले आउन भ्याइएन हजुर त्यहाँ पुगेको भए एउटा हार्दिक ताली मैले पनि पिट्न पाउँथे त्यहाँ बोलेका संवादहरू मलाई याद छैन समारोहमा बोलेका कुराहरू कति सम्झना लायक हुन्छन् कति बिर्सन लायक हुन्छन् आफ्नो ठाउँमा छ रेडियोमा बोलिसकेपछि त घरदेश परदेश जतासुकै सुनिन्छ नि त हजुर हजुर स्वाभाविक हामीले यसरी अतिथि बोलाइसकेपछि एउटा निबन्ध चाहिँ लेखकै बोलीमा सुनाउने चलन चलाएका छौँ अब यहाँ एक्काइसवटा निबन्ध छन् एक्काइसवटा निबन्धमा आफूले लेखेका कुरा त सबै आफूलाई प्रिय लाग्छन् नै आँखा चिम्लेर जुन पृष्ठ पल्टिन्छ त्यही पृष्ठको निबन्ध <laughs> पनि एउटा व्यक्ति केन्द्रित हजुर व्यक्ति केन्द्रित सातवटा छन् होइन सातवटा मध्येमा कृष्णचन्द्र सिंह प्रधान को माथि लेखिएको एउटा निबन्ध पढ्न चाहन्छु नेपाली साहित्यमा कृष्णचन्द्र सिंह प्रधान भनेको त निबन्ध लेखनको त एउटा धरोहरै धरोहरै हुनुहुन्छ हजुर हजुर उहाँको सम्झना पनि त हुने भयो सम्झना उहाँसँगको मेरो सामिप्यता निकटता लाई नै आधार बनाएर मैले यो उहाँलाई व्यक्ति लाई चित्रमा उतार्नु कोसिस गरेँ व्यक्तिवृत्त भनौँ न सुनौ जित्ने कृष्णचन्द्र आफैलाई आफ्नो प्रतिद्वन्दी ठानेर मेरो लेखक उसँग प्रतिस्पर्धा गर्ने गर्छ एक पछिको अर्को लेखनले लेखिसकेको असन्तोषमा सधैँभरि गुनासो र संघर्ष गरिरहन्छ म उसलाई हराउन खोज्छु पटक्कै पछि जित्न खोज्छ तर जित्न नसके पनि हार स्वीकार नगर्ने विश्वासको देउरालीमा मेरो दुर्ग छ यो दुर्ग जब ढल्छ म गतिरोध हुन्छु सायद लेखकको एउटा मृत्यु यो पनि हो हो हार स्वीकार नगर्ने विश्वासको देउराली ढल्यो न ढलुन्जेल कहिले हार स्वीकार गर्नु परेन तपाईँले र अब कहिले गर्नुपर्ने पनि छैन जित तपाईँकै भयो बधाई छ कृष्णचन्द्र दाई जित सगरमाथा जत्तिकै सत्य छ यति हो कि बयासी सालको नागपञ्चमीको दिन खुलेको क्यालेण्डर फेरि फेरि पल्टिरहनु पर्दैन अब क्यालेण्डरमा सत्र जेठ सडसठीको टाँचा लागेर बन्द भएको छ अस्वाभाविक मान्नुहुन्न यो शाश्वततालाई नमानेर पनि कसको के जोड चलेको छ र के कृष्णचन्द्र उमेरले बाँचेको मान्छे हो र होइन कदापि होइन उमेरले बाँच्नेहरू र शरीरले बाँच्नेहरू आर्यघाटमा पुगेपछि फेरि बाँच्दैनन् तर अक्षरले बाँच्नेहरू किर्तिले बाँच्नेहरू आर्यघाटमा जलेर कहाँ खरानी भएका छन् र आजसम्म त्यसमा थपिनुभयो तपाईँ कृष्णचन्द्र सिंह प्रधान भएर यसरी म ओकालत गर्न सक्दिन गोविन्द प्रसाद प्रधानको नाममा यद्यपि यो नाम पनि तपाईँकै थियो रातको एघार बजेको थियो तपाईँ ब्रह्मनालमा हुनुहुन्थ्यो छयासी वर्षको व्यस्तताको थकाई मारे जस्तै गरेर त्यही दिनको बिहानी त हो नि ज्वरो आएर बान्ता भएको तपाईँलाई रोग निकै बढेपछि दिउँसो अस्पताल जानलाई आफैले सर्ट लगाएर पाइट लगाउन खोज्दा ढल्नु भएको थियो त्यही ढलाइबाट त हो नि नउठ्नु भएको तपाईँ त्यो रात आर्यघाटमा पुत्र पुस्तुनले गोडामा ढोगेर मुखाग्नि दिएपछि नेपाली साहित्यको एउटा बलियो कालखण्ड दनदनी जलिरहेको थियो र हामी टुलु टुलु हेरिरहेका थियौं यति हो कि अब फेरि तपाईँलाई प्रमुख अतिथिका लागि अनुरोध गर्नुपर्ने छैन नयाँ निबन्धका लागि कराइरहनु पर्ने छैन भूमिकाका लागि पाण्डुलिपि बोकेर आउनु पर्ने छैन अन्तर्वार्ताका लागि कुरा गरिरहनु पर्ने छैन कोठामा बसेर तपाईँका नयाँ निबन्ध सुन्न पाइने छैन पुस्तकै पुस्तकले भरिएको कोठाभित्र नयाँ पुस्तक र लेखहरूका बारेमा छलफल गर्न पाइने छैन सँगै बसेर चियाको स्वाद लिन पाइने छैन सँगै भोज खान नपाइएला मदिरा गफ गर्न नपाइएला त्यस्ता नपाइएला र नपर्नेहरू धेरै होलान् त्यसले के फरक पार्छ र के तपाईँलाई भेट्ने हाम्रा मनहरू छैनन् र के तपाईँलाई पढ्ने पुस्तकका अक्षरहरू छैनन् र के तपाईँलाई सम्झिने घटनाहरू छैनन् र के कृष्णचन्द्रको शोकमा शालिक ढल्छ र के कृष्णचन्द्रको मृत्युमा अनाम सत्य झुटो हुन्छ र के कृष्णचन्द्र नभएर पाइला आगतमा टेकेर मेटिन्छ र के बागमतीको हरक हट्छ र के समय सुनामी रोकिन्छ र के नफर्कने दिनहरू फर्किएर आउँछन् र के जिन्दगीका टिपोटहरू पानी अक्षर भएर जान्छन् र जाँदैनन् हराउँदैनन् कतै केही हुँदै हुँदैनन् होइन भने तपाईँ तपाईँ हुनुको के अर्थ तपाईँ र तपाईँ पढ्ने पाठक बीचको बीच के फरक त्यसैले माफ गर्नुहोला कृष्णचन्द्र दाई तपाईँको मृत्यु र तपाईँका पुस्तकहरूसँग कुनै सम्बन्ध छैन सत्य हो चाहेर पनि अब तपाईँ केही गर्न सक्नुहुन्न तपाईँको बसको कुरा होइन यो अब त्यसैले म हामी जतिसुकै लामो जुलुस निकालेर पनि भन्न सक्छौ तपाईँ अक्षर भएर कहिले पनि मर्न सक्नुहुन्न मर्ने अक्षरहरू त लामो आयु बोकेर आएका हुन्छन् तपाईँका अक्षरहरू कहाँ अल्पायु छन् र जति च्याते पनि नटुक्रिने अक्षरहरू छन् तपाईँका जति जलाए पनि नबन्ने अक्षरहरू छन् तपाईँका त्यसैले परिणाम त हुन् तपाईँको आयुको अन्त्यसम्म पनि पुरस्कारहरूले छोड्दै नछाडेका आदर र सम्मानहरूले छोड्दै नछाडेका उपहार र प्रमाणपत्रहरू घरमा अट्दै नअट्ने भएका त्यसैले फेरि भन्छु तपाईँ मरेर के हुन्छ र मर्दै नमर्ने भएपछि विश्वस्त छु म त्यसैले जस्तै भीड़को कठघरामा बसेर घोषणा गर्न तयार छु मलाई थाहा छ अक्षर र इमानको अदालत बेइमान बन्न सक्दैन हुन त तपाईँले लेख्नु भएको छ यथार्थमा म संस्मरणमा बाँच्न चाहन्न संस्मरण जो सुखद पनि हुन सक्छ दुखद पनि त्यसमा रमाएर वर्तमानलाई कहाँ फ्याँक्ने के त्यससँग भविष्य जोडिन्छ अथवा कल्पेर यथार्थलाई कहाँ बिसाउनु के त्यसबाट वर्तमान सप्रिन्छ मैले संस्मरणमा बचाउन खोजेको होइन तपाईँलाई मैले मात्र होइन कसैले पनि तपाईँलाई संस्मरण लेखेर बचाउन खोज्ने छैनन् किनभने हामी आफै बाँच्न नजानेका र नसकेका संस्मरणहरू नै हौ फेरि के अधिकार छ र मसँग हामीसँग कुनै अधिकार छैन होला तर भन्न त पाइन्छ नि हो आफ्नो कुरा यो भने अधिकार हो मेरो हाम्रो मलाई थाहा छ नि कलमलाई कदापि रोक्न सक्नुहुन्न तपाईँ भनेर कलम र किताब नै त हुन् तपाईँका कमजोरीहरू सधैँ अक्षरसँग विद्रोह गर्नुभयो तर कहिले सत्ता र नेतासँग नजिकिनु भएन सदाबहार प्रतिपक्षी बन्नुभयो समयमा गोर्खा दक्षिण बाहुको त्यत्रो महत्व थियो मरिहत्य गर्थे पाउनका लागि जो पनि तर तपाई भने दिएको पनि नलिदिने बाध्य हुनुभयो पछि स्वीकार गर्न तर राजाका हातबाट लिनु भएन नढाँटी भन्ने हो भने हार्न त हामी हारिरहेका छौं तपाईसँग म जस्ता धेरै धेरै छन् हारेका आर्यघाटबाट हामी हारेर नै फर्केका हौ तपाईँका नयाँ निबन्ध पढ्न नपाउनु कम्ती सानो हार होइन मन्जुल सरले तपाईँको बारेमा एउटा पुस्तक तयार पार्न मलाई पटक पटक भन्नुभएको थियो तपाईँको अबको अनुपस्थिति पनि हार नै भयो मेरो शंकर लामिछानेका नाममा स्थापना गरिएको निबन्ध पुरस्कार पहिलो पटक तपाईँले नै पाउनुभयो दोस्रो वर्ष पहिलो पटक युवा निबन्ध पुरस्कार मैले नै पाए तपाईँकै हातबाट त्यही कारण पनि हुन सक्छ मन्जुल सरको आग्रह थियो म माथि नाई भनेको पनि थिइन रहर पनि त्यत्तिकै थियो पटक पटक कुरा पनि गरेका हौ हामीले तर के गर्नु सबै सोचे जस्तो सम्भव नहुँदो रहेछ भोलि भोलि भन्दा भन्दै तपाईँ हुँदासम्म कहिले आएन त्यो भोलि केही अन्तर्वार्ताका क्यासेटमा छन् मधुपर्कका लागि लिएका अन्तर्वार्ताहरू सारांशका लागि पनि लामो आवाज रेकर्ड गरेका छौ विष्मजी र मदन लामोखोले दाईसँग एक दिन बिहानदेखि बेलुकीसम्म नै भिडियो क्यामेरामा कुराकानी गर्ने सोच थियो मेरो क्यामेरामा जीवित दृश्यहरू खिच्न नपाउनु पनि हार नै हो मेरो सारांश पाँचको लागि अन्तर्वार्ता लिन समय मिलाएर हामी ताचल पुगेका थियौं चैततिर रेकर्डर अन गरेपछि कुराकानी शुरू गर्छौं केही बेर पछि रेकर्डर हेर्छु क्यासेट चक्का त घुम्दै घुमेको रहेनछ कुराकानी रोक्छु र क्यासेट बनाउन यताउति गर्छु तर के बन्थ्यो केही नलागेपछि त्यत्तिकै फर्क्यौं त्यस दिन हामी क्यासेट बनाएपछि फेरि समय मिलाएर गर्यौं हामी तीनैजनाले कुरा त्यो दिन पनि केही कुरा गरेपछि मैले क्यासेट रिमाइन्ड गरेर सुन्न खोजे तर आवाज आउँदै आएन त्यस दिन क्यासेट घुमिरहेको भए पनि आवाज रेकर्ड गरिरहेको थिएन दोहोऱ्याएर रेकर्डरले धोका दिएकोमा म निकै लज्जित भए मदन दाई र भीष्मजी पनि खिन्न हुनुभयो तर कृष्णचन्द्र दाईले सजिलै भन्नुभयो यसमा हाम्रो के दोष कहिलेकाहीँ यस्तै हो प्रविधि त्यो दिन फेरि नमज्जा मान्दै निस्क्यौं हामी तेस्रो पटक दोहोऱ्याएर रेकर्डर परीक्षण गरेपछि मात्र उहाँको घरमा गयौं मदन दाईले ठूलो क्यासेट प्लेयर नै बोकेर आउनुभएको थियो त्यो दिन दुवैमा रेकर्ड गर्यौं उहाँको आवाज तीन पटक लिएको अन्तर्वार्ताको केही ढिलो छापियो सारांशमा त्योभन्दा धेरै पछि मधुपर्कको आत्मपर्क निबन्ध विशेषाङ्कको लागि लिएको अन्तर्वार्ता भने तुरन्तै निस्कियो पत्रिका लिएर घरमै पुर्याउन गएको थिए सारांश निस्किएपछि पनि घर पुर्याउन जान सकिरहेको थिइन अन्तत जुन दिन उहाँको घरमा जान्छु भनेर सोचेको थिएँ त्यसको एक दिन अगाडि जेठ सत्रले नफर्किने गरी विदा गराए उहाँलाई त्यही दिन बिहान मित्र प्रकाश साइमीले फोन गरेर भन्नुभएको थियो तपाईँलाई कृष्णचन्द्र दाईले सम्झिरहनु भएको छ मैले पनि सहजै भनेको थिएँ म भोलि घर जान्छु उहाँलाई भेट्न तर त्यो भोलि पनि कहिल्यै आएन नआउने भोलिको संकेतसम्म थाहा पाइन मैले त्यो पनि मेरो लागि सानो हार थिएन एउटा पुस्तकमा फेरि उहाँको भूमिका राख्ने इच्छा थियो त्यो इच्छामा पनि हार्नु पर्यो मैले घोडा दौड़का घोडाहरू र म निबन्ध सम्झँदै एक दिन भन्नुभएको थियो नेपाली निबन्धको गोष्ठी एकपटक मात्र भएको छ सिसासको आयोजनामा त्यसमा हामी बाह्र तेह्र जनाले निबन्ध पढेका थियौं खोइ त्यस्तो प्रयास हामी निबन्धकार भन्नेहरूबाट पनि अहिलेसम्म भएको छैन विक्रम सम्बत दुई हजार त्रिचालिस वैशाख तीन गते नेपाल भारत सांस्कृतिक केन्द्रमा भए जस्तो निबन्ध गोष्ठी कसैसँग मिलेर गरौंला भनेको थिएँ तपाईसँग यो बाचामा पनि हारे मैले भो संस्मरण नगरू भन्छु तर बिर्सन सकिँदो रहेनछ अहिले पनि तपाईँले लगाइरहनु भएको चस्मा उचालेर निबन्ध सुनाउनु भएको सुनिरहेको छु कुरा गरिरहँदा गोलीगाँठो कोट्याइरहेको देखिरहेको छु हरेक सन्दर्भमा मस्तसँग हाँसेको सुनिरहेको छु समसामिक साहित्यिक लेखन बुझ्न पुस्तक किनेको देखिरहेको छु बुढो पास्नी जङ्कुर र नफर्कने दिनहरूको विमोचन गर्न घरमा सल्लाह गरेर मञ्च बनाएको दिन सम्झिरहेको छु त्यही कार्यक्रमको उद्घोषणमा बोलिरहेको छु त्यसैको भोज धेरैसँग बसेर मजाले खाइरहेको छु अनि कसरी बिर्सन सक्छु ती दिनहरू एक दिन फोन गरेर घरमा बोलाउनु भयो म गए धेरै पटक गएको छु त्यसरी तर त्यो दिन उहाँको पचासियौं जन्मदिन रहेछ त्यत्तिकै अमेरिकाबाट ल्याएको राम्रो कलम दिन लगेको थिएँ त्यसैलाई उपहार बनाए त्यहाँ डाक्टर गोविन्द राज भट्टराई विष्णु बिबु घिमिरे र अविनाश श्रेष्ठ र म मात्र थियौं साहित्यकारहरूमा बाँकी परिवारका सदस्यहरू मात्रै एक दिन घरमा बोलाउनु भएको बेला सुरक्षित कुनै सहकारीमा पैसा राख्ने कुरा गर्नुभयो पुलचोकमा सगै गएर राख्यौं पनि अमेरिकाको भिसाका लागि गोवर्धन पूजा सहित सल्लाह गरेको कुरा फर्म भर्न र पैसा बुझाउनका लागि दूतावास नजिकै मोटरसाइकलमा गएको कुरा भिसा नदिएको र त्यसपछिका चर्चाका कुरा कसरी बिर्सन सक्छु र म गरीबीले तराई झर्नु परेको कुरा छत्तीस सय ऋण लिएर एक नाले घर किनेको कुरा सहकर्मी मन्त्री डीपी अधिकारीलाई भनेर आफ्नो घर क्षेत्रमा पानी ल्याएको कुरा मदन पुरस्कार पाउँछु भनेर विश्वासका साथ पुस्तक तयार पारेको कुरा पाएरै घरको ऋण तिरेको कुरा सन्देश क्रिया खोलेर विदेशी पत्रिका भित्राएको कुरा पुस्तकालय खोलेर चेतना फैलाएको कुरा दुई पटक जेल परेको कुरा आफ्नो बिहे भोज आफैले भद्रगोल जेलमा खाएको कुरा पढेर कुनै प्रमाण पत्र नपाएको कुरा पैसा तिर्न नसकेर स्कूलबाट निकालिएको कुरा धेरैलाई पढाएर कागजको भन्दा बढ़ी चेतनाको प्रमाण पत्र दिलाएको कुरा तुलसी मेहरको आग्रहमा बर्दाको गान्धी आश्रममा पढाएको कुरा नपढ्ने तपाईँको कृतिमाथि ठूला ठूला प्रमाण पत्रका लागि पढिएका कुरा बाबुलाई तमाखु बनाउने झन्झटले हाय तमाखु पहिलो कविता लेखेको कुरो पहिलो पुरस्कार कविता प्रतियोगिताबाटै पाएको कुरो पहिलो कथा झ्यालबाट र पहिलो निबन्ध थोत्रो लुगा लेखेको कुरो चौध वर्ष साझा प्रकाशनको महाप्रबन्धक भएको कुरा केदारमान व्यथितले तपाईँलाई दुई पटक प्रज्ञा प्रतिष्ठानको सदस्यमा सिफारिस गर्दा दरबारबाट नाम काटिएर आएको कुरा तेस्रो पटकको सिफारिसमा प्राज्ञ सदस्य भएको कुरा यस्ता कुराहरू धेरै छन् जुन कहिले बिर्सन सकिन्छ र कसरी बिर्सन सकिन्छ र तपाईँ संस्मरणमा बाँच्न नचाहने मान्छे म पनि त्यसरी बाँच्न नचाहने मान्छे नै हो तर पनि लेखिरहेको छु यो संस्मरण फेरि भन्छु तपाईँका अक्षरहरू पढेर थाक्न चाहँदैनन् मेरा आँखाहरू यही स्वार्थले भनिरहेको छु कृष्णचन्द्र दाई तपाईँ निबन्धन भएर सधैँ हामीसँग हुनुहुनेछ आखिर तपाईँले पनि स्वीकार गर्नु भएकै छ क्यारे त्यसैले भन्ने गर्छु म शून्यको उपज हुँ सुन्ने अर्थात मरूभूमि यो अनुर्वर होइन त्यो अनाथ होइन त्यो व्यवहारिस होइन परम्परा इतिहास मर्यादा धन सम्पत्ति केही नहुनेको कुरो होइन त्यो हिजो देश नहुने यहुदी प्यालेस्टाइनीहरूको कुरो होइन बाप बापमा असंयमित भएर हिँड्नेको असावधानीको शिकार हुनेको कुरो गर्दैछु जो म हुँ त्यही नियति भोग्न बाध्य परिवारका सदस्यको कुरा गर्दैछु जो म हुँ देश हुनेको कुरा गरिरहेको छु जो म हुँ शून्यताबाट मुक्त हुने पहिलो संकेत त अस्तित्व बोध रहेछ जसले मलाई साहित्यमा हिँडायो दाई हरेक कुरामा हारेको म अहिले पनि फेरि हारिसके यिनै शब्दहरू सुम्पेर फेरि पनि हार्न चाहे तपाईँसँग धन्यवाद दाई हरेक कुरामा हारेको म अहिले पनि फेरि हारिसके यिनै शब्दहरू सुम्पेर फेरि पनि हार्न चाहे तपाईँसँग यी निबन्ध हरफ टुङ्ग्याउँदा टुङ्ग्याउँदै तपाईँको अश्रुपूरित आँखा पनि त देखिराखेको छु नि मैले <laughs> हजुर जित्ने कृष्णचन्द्र एउटा गुरुलाई योभन्दा गतिलो अर्ग के चढाउन सकिन्छ अब लेखक हरूले श्राद्धे गर्ने अथवा सम्मान गर्ने श्रद्धा गर्ने भनेको अक्षरले नै हो हृदयले नै हो अक्षर भनेको त कहिल्यै छेय नहुने नहुने जे हृदयमा छ त्यो कलममा आउँछ लेखकको लेखकीय इमान्दारिता भनेको हृदयको पुकार न हो एकदम शत प्रतिशत मैले त त्यो पटक पटक भन्ने गरेको छु मान्छे हृदयमा जे छ त्यो व्यवहारमा देखिन्छ व्यवहारमा जे छ त्यो प्रकट हुन्छ त्यसैले लेखकहरू लेखनमा मात्र इमान्दार नभएर व्यवहारमा पनि इमान्दार हुनुपर्छ अनुहार चाहिने एकदम सुकुमार राख्ने अनि अनुहार चाहिँ बडो निर्दोष अनुहार देखाउने अनि मनभरि हृदयभरि चाहिँ कालो बोकेर हिँड्ने त्यस्तो बन्नु हुँदैन आफूले लेखेको अक्षर प्रति सबैभन्दा बढी सम्मान आफूले गर्न जान्नुपर्छ यहाँ यी निबन्ध सुनिराखेको छु एकहरू सुनिराखेको छु उता प्राविधिक बहिनी <laughs> सुलोचना पनि दङ्ग पर्नुभयो <laughs> अन्तर्वार्ताका लागि तिन तिन पटक जानु परेको कुरा हजुर त्यतिखेर क्यासेट चक्कामा रेकर्ड गर्थ्यौँ हजुर होइन हजुर अहिलेको जस्तो प्रविधि भइदिएको भए थिएन त्यत्रो धोका खानु पर्थेन नि तर तपाईँले निबन्ध पढिन्जेल मलाई कति नमिठो लाग्यो कति अमिलो लाग्यो भने नि हजुर किन भन्दा यो पीडा अझ भनौँ श्रव्य माध्यममा बोल्नेले भोगिराख्ने पीडा हो नि त्यो एकदम शत प्रतिशत शत प्रतिशत उहाँको जीवनको लगभग सबै हुँदाखेरि पनि हाँसी खुसी नै फेरि पठाउने कति सजिलोसँग कुनै उ नगर प्रविधि हो हाम्रो के दोष भन्नुभयो कठै त्यो शालीनता होइन आखिरी ठुलो भनेको त हृदय नै हुनु रहेछ मान्छे किन अमर हुन्छन् भन्ने कुरा त यो निबन्ध सुनेर पनि हुन्छ यसरी नै हो नि होइन बाँचुन्जेलसम्म त को मर्या छन् र बाँचुन्जेलसम्म मेची महाकाली हरेक दिन सय सय केजीको भारी बोकेर आफ्नो घर परिवार चलाउनेहरू पनि त बाँचिरहेछन् यहीँनिर यो कुरो आउँछ नि त फेरि बाँची बाँची मर्नु र मरि मरि बाँच्नु त धेरै फरक छ नि धेरै फरक छ यहाँ बाँची बाँची मर्नेहरू कति छन् हेर्नुहोस् त बाँची बाँची आफ्नो आफ्नो लागि बाँच्ने र अरूका दृष्टिमा मर्नेहरू जिउँदा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 विशेष बनाएका छौं र निबन्ध शिल्पी हुनुहुन्छ श्री ओम श्रेष्ठ रोदन भनौं कि नभनौ उहाँको निबन्ध कृति हो यो कृति हातमा परिसकेपछि पढौं कि नपढौं भनेर <laughs> कुनै पनि पाठकले दुविधा बोक्नु पर्दैन सबै मजाले पढ्दा हुन्छ होइन हजुर म यो आइसकेपछिको पाठक्रिय प्रतिक्रिया कस्तो पाउनु भएको छ यो मेरो बाह्रौं कृति हो हजुर सुरका केही कृतिहरूमा मेरो मेरो परिपक्वता भन्दा रहर बढी थियो जस्तो लाग्छ अहिले पछिल्ला कृतिहरूमा पनि यो कृति निस्किसकेपछि मैले साँच्चीकै सम्मानको अनुभव गरेको छु मैले यति वरिष्ठ वरिष्ठजनहरूबाट मेरो यो पुस्तकको अन्तर्क्रिया भएको दिनमा निबन्धका विशिष्ट विद्वानहरू सबै हुनुहुन्थ्यो र सबैले भन्नुभयो यो कृतिमाथि मात्रै एउटा परम्परित छलफल अथवा अन्तर्क्रिया भएन नेपाली निबन्ध आत्मपरक निबन्धको देवकोटाले डोडाएको निबन्ध शङ्कर लामिछानेले डोडाएको निबन्ध र कृष्णचन्द्र सिंह प्रधानले डोडाउँदै ल्याएको निबन्धहरूमा किन यो उहाँहरूले छर्नु भएको बिउहरू हराभरा हुन सकेन अहिले पनि निबन्ध लेख्ने धेरै हुनुहुन्छ तर आत्मपरक निबन्ध लेख्ने हिजो पनि कम थियो आज पनि कम छ भोलि बढी होला भनेर आशा पनि गर्न सकिँदैन गाह्रो छ गाह्रो छ त्यो विषयमा एकदम घनीभूत किसिमले छलफल भयो त्यस हिसाबले समग्र नेपाली आत्मपरक निबन्धको पनि भयो र मेरो कृति भनौँ कि नभनौँको पनि हुँदाखेरि त्यति मात्र नभइकन अहिले द्रुत गतिमा यो पुस्तकमाथि प्रतिक्रियाहरू यति धेरै अनलाइनहरूमा लेखिएर विभिन्न समालोचकहरूले गर्नुभएको छ म मैले मुरी भात खा जस्तो महसुस गरिरहेको छु भनौ कि नभनौका निबन्धबारे केही त भनौ भनेर प्राध्यापक राजेन्द्र सुवेदीले लेख्नुभएका हरफहरू पढ्न नभ्याइनी भयो कि हजुर हजुर उहाँले लेख्नु भएको अन्तिम परीक्षा चाहिँ मैले पढेँ है हजुर सहज र सरल भाषा तरल र कल्पनाशील भाव र सूक्ष्म व्यङ्ग्य चेतना भएका नेपाली निबन्धका श्रष्टा श्रेष्ठ नेपाली निबन्ध सिर्जनाका समवर्ती चरणका सफल साधकका रूपमा स्थापित बन्दै गएका छन् सिर्जनाको निरन्तरतामा जुटेका श्रेष्ठको प्रस्तुत कृतिको आधारभूमि भनेको समवर्ती नेपाली र वैश्विक परिवेश हो र यस कृतिमा समाहित निबन्धको सिर्जनामा त्यसले महत्वपूर्ण भूमिका खेलेको छ स्रष्टाको सिर्जना कुपमा विकसित बनेका संवेदनाले रचनाको रूप प्राप्त गर्नु सिर्जना कार्यको प्रतिफल हो भनेर उहाँले लेख्नु भएको छ लामो लेख्नु भएको छ फेरि उहाँले लेखिसकेपछि पढौँ पढौँ लागिहाल्छ कि <laughs> हजुर लेख्न त अरू अरू विधामा पनि उत्तिकै कलम चलाउनुहुन्छ त्यसो त आफू कलाकार पनि त हो नि श्री श्रेष्ठ रोदन भनेर त सुरु सुरुमा चिन्ने साथीहरूले पुराना साथीहरूले त कलाकार भनेर पनि चिन्छन् कलाकार भनेर पनि चिन्छन् धेरै ठाउँमा लेख्दाखेरि सहज अभिव्यक्ति चाहिँ केमा दिन सक्छु जस्तो लाग्छ निबन्धमै हो बग्न पाइन्छ आफूलाई धित मर्ने गरेर लेख्न पाइन्छ र अरू विधामा लेखिसक्दाखेरि लेखिसके भन्ने हुन्छ तर निबन्ध आत्मपरक निबन्ध लेखेर कलम बिसाएपछि मलाई एकदम उकालोमा भारी बोकेर हिँडेको मान्छे चौतारीमा बर पिपलको चिसो हावामा थकाइ मारेको जस्तो लाग्छ यो गद्य लेखनमा एउटा साथ सीमा र सन्धि सर्पणको कुरा पनि आउँदो रहेछ क्या कुनै कथा पढ्दा निबन्ध पढे जस्तो कुनै कथा पढ्दा संस्मरण पढे जस्तो हुन्छ नि यो छुट्याउन अलिक गाह्रो गाह्रो छ है यो अब पछिल्लो समय यो यो कतिले चाहिँ निबन्ध भनेर छापेका छन् कथा जस्तो कथा जस्ता हुन्छन् यो विधा भन्जनको प्रक्रिया अगाडि छ बढेको पनि छ तर के भन्छु भने निबन्धमा कथा राख्नु केही कथानक सन्दर्भ प्रसंगहरू हुन सक्छ तर पुरै कथा राखेर अन्त्यमा दुई चार लाइन आफूले कोरेर त्यो कमजोर निबन्ध भन्छ जस्तो लाग्छ मलाई कथा भनेको कथा नै हो कथा कथानक हुनुपर्छ निबन्ध भनेको यसरी निर्बन्ध किसिमले बग्न सक्नुपर्छ यो विधा भन्जनको प्रक्रिया छ तर विधा भन्जन हुनु हुँदैन भन्छु म विधागत मूल्य अथवा मान्यता त्यसको आफ्नो स्वाद छ भनौँ कि नभनौ भन्दा भन्दै हामीले के के कुरा त भन्यौँ सुन्नै पर्ने निबन्ध चाहिँ सुनाउनु भयो साथै श्रद्धेय व्यक्तिको नाउँमा लेख्नु भएको निबन्ध होइन कृष्णचन्द्र सिंह प्रधान भनेको निबन्ध शिल्पमा चाहिँ धरोहरै लाग्छ हुनुहुन्छ उहाँप्रति एउटा श्रद्धा व्यक्त गर्ने अवसर पाउँछु भन्ने हिसाबले मैले त्यही निबन्ध पढ्न चाहेको अब आज घर देश परदेश निबन्ध शिल्पी श्रीयम श्रेष्ठ रोदनलाई सुनेर बस्ने तमाम श्रोताहरू हुनुहुन्छ यहाँका पनि आफ्ना आफन्तहरू हुनुहुन्छ यहाँको कार्यक्षेत्रका बारेमा आज हामीले कुरा गरेनौ धेरैले चिन्नुहुन्छ त्यो भएर एउटा विशुद्ध लेखक निबन्ध शिल्पीको रूपमा मात्रै प्रस्तुत गरे मैले आज अब विदा माग्नुपर्छ कसरी विदा मागौँ ठिक छ यो अवसर अहिले जुन यो पछिल्लो मेरो भनौँ कि नभनौँ कृति आइसकेपछि धेरैभन्दा धेरै पत्र पत्रिका अनलाइन र यसरी श्रव्य माध्यमहरूले रेडियो एफएमहरूले यसलाई सम्मान गरिएको छ अथवा मलाई पत्याउनु भएको छ त्यसले धेरै छिटो पाठकहरूको बीचमा पुग्न सकेको छु त्यसको निमित्त हुन त म आफै पनि त्यो संचार क्षेत्रमै काम गरिरहेको भए तापनि यो निबन्धले चाहिँ विशेष त्यस्तो अवसर पाउन सक्यो मेरो कृतिबाट सन्तुष्ट छु यो साहित्यिक कर्महरूबाट खुसी छु साहित्यिक यात्रामा एकदम अझै जोस र जागरका साथ अगाडि बढिरहेको छु र साहित्यिक यात्रा अवधिभर सकेसम्म आफू एक्लै मात्र चुचुरोमा पुग्छु अथवा यात्रा गर्छु भन्ने मेरो अभिप्राय म यो यात्रामा लागेको छत्तीस वर्ष करिब भयो कहिले पनि गरेको छैन म समूहमै विश्वास गर्छु र जहिले पनि सामूहिक यात्रा गरिरहेको छु र यो अवसरको निमित्त रमेशजी तपाईँलाई धेरै धेरै धन्यवाद र रेडियो नेपाल प्रति पनि म धेरै आभार व्यक्त गर्न चाहन्छु श्रोताहरू आजको उद्गारमा रहनुभयो निबन्ध शिल्पी श्री ओम श्रेष्ठ रोदन उहाँको सृजन यात्रा निबन्ध शिल्पी यात्रा निरन्तर अगाडि बढोस् कतै पनि ठेस नलागोस् भन्दै प्राविधिक साथी सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै म रमेश पौडेल पनि यो उद्गारबाट विदा माग्छु नमस्कार